कहिले तपाईँसँग रहेर मिठा मिठा लोकसङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिलाउने प्रयासमा हामी गर्ने गर्छौँ विशेष त लोकसङ्गीत एउटा यस्तो सङ्गीत हो जसले तपाईँ हामी सम्पूर्णका भाव बोकिरहेको हुन्छ तपाईँ हाम्रा समाजमा घटेका घटनाहरूलाई पनि बोकिरहेको हुन्छ वास्तवमै हरेक कुराहरूलाई समायोजन गरिएका लोकभाकाहरू विशेष त हामी मन पराउने गर्छौँ सुन्ने गर्छौँ तिनी लोकभाकाबाट हामीले मनोरञ्जन पनि लिने गर्छौँ साँच्चै भनौँ हाम्रो मन हाम्रो तुन र हाम्रो हर समयको हरपलको साथी बनेको हुन्छ लोकसङ्गीत कार्यक्रम लोकसङ्कारको बसाइमा त्यस्तै आवाजहरू तपाईँको लागि पस्कने गर्छौँ र आजको यो श्रृङ्खलामा पनि तपाईँको लागि केही मिठो आवाजहरूको साथमा उपस्थित भएको छु कार्यक्रमको सुरुवात गरौँ एउटा मिठो आवाजबाट भर्खरै मात्र बजारमा आएको फाइदा मात्र हेऱ्यौ तिमीले जोमा हिताङ अनि सुभाष थापाको आवाज रहेको छ लयजोमा हिताङको छ भने शब्द राजकुमार बगरको रहेको छ तपाईँ सम्पूर्णको लागि आवाज राख्छु पछि आउँछु सुन्दै गर्नुहोला छैन फेरेउ तिमीले बाँच्नै मनला छैन बाँच्नै मनला छैन बाँचेर नि बाँचे छै बाँचैन फाइदा मात्रै हेरेउ तिमीले बाँच्ने रहर त्यही दिनमा हो जुन दिन साइनो फेरे तिमीले बस्ने रहर त्यही दिनमा पुरा हो जुन दिन साइनो फेरे हजुर फाइदा मात्रै हेऱ्यौ तिमीले तपाईँ सम्पर्कको लागि आवाज राखे वास्तवमै फाइदा हेरिने गरिन्छ कहिलेकाहीँ आफ्नो स्वार्थको लागि माया लगाउने अनि छोडिने आफ्नो जब स्वार्थ पुरा हुन्छ त्यसपछि छोडिने खालका कुराहरू पनि हुन्छन् भइरहेका पनि छन् कतिपय कुरामा हामी वास्तविकता पनि देखिरहेका छौँ वास्तवमै त्यही वास्तविकतालाई सङ्गीतमा उठाइएको छ फाइदा मात्रै हेऱ्यौ तिमीले बाँच्ने त्यही बेला आयो जुन दिन साइनो तोड्यौ तिमीले हिताङ हिताङ्गरी शुभ थापाको आवाज रहेको थियो लय झोमय हिताङको हो भने यसलाई शब्द साई राजकुमार बगरले लेख्नु भएको थियो तपाईँ सम्पूर्णको लागि आभास राखे रेडियो अर्पण एक सय चार थौलो पाँच मेघहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर सुन्नु भएको छ लोक साङ्गीतिक क्षेत्रमा बजारमा आएका उत्कृष्ट लोकभाकाहरू जुन तपाईँको मनमा छन् जुन तपाईँको मस्तिष्कमा बसिरहेका छन् जसबाट तपाईँले एकदमै आनन्दित लिन सक्नुहुनेछ मनोरञ्जन लिन सक्नुहुनेछ तिनै समझुरो आवाजहरू तिनै समझुरो भाकाहरू तपाईँको लागि प्रस्तुत गर्ने जमर्क गरिरहेको छु आवाजबाट सोम प्राविधिक मित्र राज हुनुहुन्छ तपाईँ तपाईँको साथमा हप्ताको सोधिन आउने गर्छौँ मङ्गलबार श्रृङ्खलामा आँसु विशेष आज केही मिठो आवाजहरूको साथमा आँसु यति बेला फेरि अर्को आवाजलाई राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि रामजी खाँड अनि टिकापुनको आवाज रहेको छ माफ गर्नुहोला रामजी खाँड अनि टिकापुनको आवाज रहेको छ लय शब्द सिर्जना चाहिँ किरण बाबु पुनको रहेको छ तपाईँ सम्पूर्णको लागि क्षितिज पारे उनको बस्तीमा यो आवाज राख्छु आवाजपछि छोटो व्यापारिक विश्राम विश्रामपछि आउँछु सुन्दै गर्नुहोला Música किनकि पुग्ने भन्थ्यो हिजो अस्तिमा आजसम्म यतै छु गाडी जाउँ भेट्नमा छिटिस पारी उनको बस्तीमा मलाई भाकिमकी कठिन हुने पर्खाइ भए थाकिन कि पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा छितिस पारी उनको बस्तीमा आजसम्म यतै छु प्यारी जाउँ भेट्नमा छिपिस पारी उनको बस्तीमा नजिकै छोएन बरुलाई कस्तो छ खै त्यता पुग्ने मन थियो हिजो अस्तिमा आजसम्म यतै छु गाडी जाउँ भेट्नमा छितिस पारी उनको बस्तीमा बाजेकै छोएन बरु आउनुलाई हिजो अस्तिमा आजसम्म यतै छु क्यारी जाउँ भेट्नमा उनको बस्तीमा आजसम्म यतै छु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 श्रृङ्खलामा छौँ तपाईँसँग रहेर मिठा मिठा लोक भाकाहरू तपाईँलाई सुनाइरहेको छु प्राविधिक मित्र राज हुनुहुन्छ आवाजबाट सोमसो तपाईँको साथमा यति बेला फेरि अर्को आवाजलाई राख्न चाहन्छु तपाईँ सम्पूर्णको लागि विष्णु माझी र रेशम छेत्रीको आवाज रहेको छ म्युजिक त्यसो गरी लय शब्द सूर्जना पर्वी रहेको छ गीत रहेको छ तपाईँ सम्पूर्णको लागि जुन हुँदा नपरोस् या आवाज राख्छु आवाजपछि आउँछु सुन्दै गर्नुहोला जम्बरी तिम्रो नयाँ जोडी घाम्रा जस्तै तिमी खुसी को सुन्न पाम गाए पनि बिजबाट बिछोडी जाउँ झुम्बरी तिम्रो नयाँ जोडी घाम र जस्तै रुन तिमी वास्तवमा आफ्नो मान्छे जहाँ गए पनि जसो गरे पनि खुसी रहोस् सधैँ खुसी रहोस् खुसी भएको सुन्दा पाए पनि एकदमै आफ्नो मन पनि आनन्दित हुन्छ जब माया गरिन्छु त मान्छेले कहिले पनि दुःख नपाओस् भन्ने चाहिँ माया गर्ने मान्छेको मनले चिताएको हुन्छ कहिले उसले पनि कहिले पनि उसको उसले चाहिँ प्रगति जहाँ छ तर उसको कहिले पनि दुर्गति चाहँदैन त्यसैले माया गर्ने मान्छेले गर्ने शब्दहरू यहाँबाट तपाईँसँग सुनायौँ हामीले घाम र जुन हुँदा नपरोस् विष्णु महाजी अनि रमेश छेत्रीको आवाज रहेको थियो प्रवीण थापाको लय शब्द सिर्जनामा तपाईँ सम्पूर्णको लागि राखेँ कार्यक्रम लोकसङ्कार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि हामीलाई सुन्नु भएको छ कार्यक्रमको अन्तिममा छौँ अब भने कार्यक्रमबाट विधा मागेर जाने बेला भएको छ सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद छ त्यसै गरी कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया केही छन् भने शून्य छपन्न पाँच त्रिसठी तिन सय पत्तिसमा तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ र तिनजेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेट सम्पूर्णको लागि सहयोग गर्ने मित्र राजलाई विशेष आभार प्रकट गर्दै अन्तिममा बिर्से बाबुआमा कुलेन्द्र विश्वकर्मा अनि विष्णु आवाजमा तपाईँ सम्पूर्णका लागि वसन्त थाप्ताको बसन्त थापाको लय शब्द म यो आवाज राख्दै प्रस्तुतिबाट सम्विदा माग्छ नमस्कार लेखाइ त बिर्सिन्छु आफैलाई तिम्रो सम्झनामा गयो तिहेर घरी घरी तिमीलाई सम्झेर बिर्से बाबु तिमीलाई सम्झेर बिर्से बाबु आमा कहिले कहीँ त बिर्सिन्छु आफैलाई सम्झना तिमीलाई सम्झेर बिर्से बाबु आमा कहिले कहीँ त बिर्सिन्छु आफैलाई तिम्रो सम्झना